नमस्कार कार्यक्रम नारी सरकारमा तपाईँलाई हार्दिक स्वागत छ प्रविधि कक्षमा हुनुहुन्छ प्राविधिक साथी दुई राज र रिजन र तपाईँको साथमा छु म सम्झना कार्यक्रम नारी सरकार तपाईँ यति बेला सुन्दै हुनुहुन्छ छोटो समयमा नै लोकप्रिय हुन सफल रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्समा सँगै इन्टरनेट लाइनमा पनि तपाईँ हामीलाई सुन्न सक्नुहुन्छ W W W dot radio Arpan dot कमबाट कार्यक्रम नारी लिएर हामी हरेक हप्ताको बिहिबार यसै समयमा आउने गर्छौं बिहान सात तिसदेखि करिब करिब आठ बजेसम्म तपाईँको माझ हामी उपस्थित हुने गर्दछौ कार्यक्रम नारी सरकारमा हामी नारी सम्बन्धी विभिन्न जानकारीहरू राख्दै आइरहेका छौ नारीका हकहितका बारेमा चर्चा गर्ने गर्दछौं समाजमा महिलालाई हेर्ने संकुचित दृष्टिकोण त्यसबाट महिलाहरूमाथि भएका दुर्व्यवहार विभिन्न क्षेत्रमा सामाजिक सांस्कृतिक आर्थिक अनि राजनैतिक विभिन्न क्षेत्रमा महिलाहरू पछि परेका कुराहरू हामी कार्यक्रममा समेट्ने गर्दछौँ सँगसँगै हामीले विभिन्न सङ्घ संस्थामा आबद्ध महिला दिदीबहिनीहरू दा पुरुष दाजुभाइसँग पनि कुराकानी गर्दै आइरहेका छौँ महिला दिदीबहिनी पुरुष दाजुभाइ सम्पूर्णसँग हामी कुराकानी गर्छौँ तर केन्द्रित हुन्छौँ मात्र नारी हकितका विषयमा कार्यक्रम नारी सरकारमा आज भने हामी चर्चा गर्नेछौ को हुन् त एकल महिला एकल महिला कसलाई भन्ने एकल महिलाका अधिकारका विषयमा विभिन्न सवालहरू उठिरहेको बेला नेपाल सरकार भने एकल महिला कसलाई भन्ने विषयमा नै अल्बममा परेको छ नेपाल सरकारको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय स्थानीय विकास मन्त्रालयले दिएको एकल महिलाको परिभाषाले बाझिएपछि अब कसलाई एकल महिला भन्ने विषयमा नै अन्यल सिर्जना भएको छ आज हामी कार्यक्रम नारी सरकारमा यही विषयमा केन्द्रित रहेर चर्चा गर्नेछौँ अब लागौ प्रसङ्गतर्फ एकल महिलाको अधिकारका विषयमा विभिन्न सवालहरू उठिरहेको बेला नेपाल सरकार भने एकल महिला कसलाई भन्ने विषयमा नै अलमलमा परेको छ नेपाल सरकारको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र स्थानीय विकास मन्त्रालयले दिएको एकल महिलाको परिभाषा नै बाजिएपछि अब कसलाई एकल महिला भन्ने विषयमा नै अन्यलता सृजना भएको छ केही समय अघि मात्र सरकारले स्वीकृत गरेको एकल महिला सुरक्षा सञ्चालन कोष नियमावली र सामाजिक सुरक्षाका लागि स्थानीय विकास मन्त्रालयले वितरण गर्दै आएको एकल महिलाको परिभाषा बेग्ला बेग्लै छन् स्थानीय विकास मन्त्रालयले सञ्चालन गरिरहेको एकल महिला सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा भन्दा महिला बाल बालिका तथा समाज कल्याण मन्त्रालयले केही समय अघि सञ्चालनमा ल्याएको एकल महिला सुरक्षा सञ्चालन कोषमा एकल महिलाको परिभाषामा दायरा फराकिलो बनाइएको छ